यो मरुभूमिको उदेक लाग्दो गर्मीले अथाह पीडाहरू जन्माउँछ मेरो मुटुको हरेक धड्कनहरूमा जब दिनभरि काममा जोतिएर फर्किन्छु कोठामा तब निन्द्रा लाग्दैन थकानले चुर भएको हुन्छु पसिनाहरूले भिजिएको हुन्छु एक प्रकारले निष्क्रिय हुन्छु भित्रभित्रै मरिसकेको हुन्छु एउटा आभास जन्मन्छ मनमा कि मेरो आमा पुछिदिँदैछिन् मेरो निधारका पसिनाहरू बाबा बनिरहनु भएको छ मेरो सहारा मेरी जीवनसाथी मेरो पर्खाइमा कुरिरहेकी छिन् थुपारेर वरिपरि खानाले भरिएका भाँडाका थुप्राहरू छोरी निधाइसकेका छन् थकित भएर अभागी बुवा आउने बाटो हेर्दै मनमा आभास जन्मन्छ सायद आयो होला दसैँ वरिपरिको घरहरूमा मेरो झुप्रो घरलाई छोडेर यी आभासहरू काँडा पनि बिझाउँछन् मेरो मुठोमा तडपिन्छु भित्रभित्रै अनि खोज्छु एउटा आधार एउटा मुटुलाई अर्को मुटुसम्म जोड्ने तार जसले पुर्याउन सकोस् मेरा पीडाका आभासहरू मेरो मुटुदेखि मेरो मान्छेको मुटुसम्म जसले पुर्याउन सकोस् उनको लागि मेरो मुटुका हरेक धड्कनमा धड्कने मायाका आभासहरू मुटुदेखि मुटुसम्म तर से सारी रहना जिनमें तू है रहता हाल क्यों 지나 मुटुका आभासहरू लिएर कार्यक्रम मुटुदेखि मुटुसम्मको यो साथमा यो प्रहरमा आज पनि तपाईँको साथ पाउनका लागि आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र जब जब रात पर्दै जान्छ हामी सम्झाउँछौँ आफ्नो मान्छेलाई हामी अझ बढी पीडाले आघात हुन्छौँ कहिलेकाहीँ सोच्छौँ काश मेरो यो मुटुको कुरा मेरो आफ्नो मान्छेसम्म पुगिदिए मेरो आफ्नो मान्छेको हृदयसम्म पुगिदिए म कति खुसी हुने थिएँ होला तपाईँका तिनै भावनाहरूलाई तपाईँका तिनै आभासहरूलाई तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि आज पनि आइसकेको छु अस्वस्थ छु रुगाखोकी लागिरहेको छ तपाईँले बुझिसक्नु भएको होला मेरो आवाज सुनेर पनि थाहा पाइसक्नु भएको होला तर पनि तपाईँको मायाबाट कहिले पनि टाढा हुन सक्दिनँ तपाईँ जति मलाई माया गर्नुहुन्छ सोच्छु तपाईँलाई तपाईँले दिनुभएको मायाभन्दा बढी माया मैले दिन सकौँ तपाईँले ममाथि जति विश्वास गर्नुभएको छ त्योभन्दा बढी विश्वास म तपाईँलाई मेरा आवाजले मेरा भावनाहरूले दिन सकु यो आभास गर्छु र आउँछु सदैव तपाईँको माझमा बडादसैँ आइसकेको छ यसैको अवसरमा मैले सानो एउटा भावना राखेँ वैदेशिक रोजगारमा जाने धेरै साथीहरूको सोचहरू त्यस्तै होला यो त सानो अंश मात्रै हो उहाँहरूले पाउनुभएको दुःख उहाँहरूले सोच्नुभएका आभासहरू उहाँले गर्नुभएका आभासहरू उहाँले आफ्नो मान्छेसँग टाढा हुनु पर्दाका त्यो पीडाहरू जति आभास गर्नुभएको छ जति महसुस गर्नुभएको छ त्यो आभासहरूको सानो अंश मात्र पनि होइन मैले राखेको भावना तर पनि उहाँहरूको भावनालाई थोरै मात्र भए पनि तपाईँको माझमा पुर्याउने जमर्को गरेँ आज एसएमएस गर्ने सर्ट कोड चौवालिस बया बाइस अर्थात् चार चार दुई दुई खोइ के भएको अलिकता अनुपस्थित पनि थिएँ एफएममा रात्रिकालीन समयमा अलिकता एसएमएस नआउने समस्या आइरहेको देखेँ त्यो समस्यालाई म छिट्टै नै तपाईँहरूको माझबाट सुल्झाउने प्रयास गर्दैछु केही समयपछि नै त्यो सुल्झिनेछ तर आज भने म तपाईँको एसएमएस लिन्छु गत साता कार्यक्रम सुन्नुभएको भए तपाईँलाई थाहा नै छ मोबाइल नम्बर तपाईँले मोबाइल नम्बरमा म्यासेज गर्न सक्नुहुन्छ त्यसका लागि भने तपाईँले यम यम लेख्नुहोला दुईवटा यम यम त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ विदेशमा हुनुहुन्छ विशेष गरी म आग्रह गर्छु साथीहरू तपाईँ स्वदेशमा हुनुहुन्छ भने एसएमएस नै गर्नुहोस् किन भन्दा विदेशमा हुने साथीहरूको भावना छुट्छ तपाईँले पनि कमेन्ट गरिदिनु भयो भने तर यसको अर्थ चन्द्रले हामीलाई चाहिँ कमेन्ट नगर्नु भन्नुभयो भन्ने सोच्नुहोला कमेन्ट गर्नुहोस् तर अलिकता प्रायोरिटी चाहिँ विदेशकै साथीहरूलाई कमेन्ट गर्न दिउँ कि भन्ने मात्रै हो तपाईँ स्वदेशमा हुनुहुन्छ तपाईँको त एसएमएस आउँछ नि त्यही भएर मात्र भनेको अन्यथा नसोच्नुहोला एसएमएस गर्नको लागि मोबाइल नम्बर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र त्यसै गरी तपाईँ W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो अपडेटमा हाम्रो पोस्टमा तपाईँको कमेन्टहरू गर्न सक्नुहुन्छ यतिखेर तपाईँका एसएमएसहरू सुरु गर्न चाहन्छु म थुप्रै एसएमएसहरू आइसकेका छन् एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ उहाँ हाई दादा आरामै हुनुहुन्छ मि रूपेश तामाङ बसमाडी नौ लालझाडीबाट आज मेरो बेस्ट फ्रेन्ड कृतिकालाई मिस यु एन्ड अल फ्रेन्ड्सलाई पनि ल भन्न चाहन्छु दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अवश्य नै एसएमएस गर्दै गर्नुहोला रूपेशजी र विजयादशमी आएको छ शुभकामनाहरू पनि तपाईँ राख्न सक्नुहुन्छ एसएमएसमा मनको कुरा त छँदैछ <laughs> तपाईँको मनको कुराहरू पनि धेरै होलान् शुभकामना हाम्रो तर्फबाट पनि तपाईँ सम्पूर्णलाई दिन चाहन्छौँ यो मैले भनिरहनु पर्ला किन भन्दा चन्द्रले सदैव तपाईँको लागि शुभ चिताउँछ सदैव तपाईँलाई खुसी देख्न चाहन्छ तपाईँको माया तपाईँसँग रहेको देख्न चाहन्छ त्यसैले सदैव सँगै रहनुहोला जति टाढा भए पनि मनको दुरी चाहिँ नबढाउनु होला मनको दुरीलाई बरु जसरी हुन्छ घटाउने प्रयास गर्नुहोला यतिखेर अर्को एसएमएस पढ्न चाहन्छु हाई म भैँसेबाट तामाङ जातिमा अह उहाँले के लेख्नु भएको रहेछ तामाङ जातिमा के दोङ र गोलेबीच विवाह सम्भव छ भन्नुभएको छ दोङ र गोलेबीच विवाह सम्भव छ भनेर सोध्नु भएको छ यो विषयमा मैले जान जानकारी नभएको कुरा अलि बोल्न नमिल्ला तर एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने यो ठ्याक्कै मलाई थाहा भएन यदि भैँसेबाट तपाईँले जुन एसएमएस पठाउनु भएको छ साथी र गोले यदि स्वाखे भाइ पर्छ भने तपाईँले अवश्य पनि बे गर्न मिल्दैन स्वाखे पर्छ कि पर्दैन यो चाहिँ मैले अलिकता थाहा नभएको कुरा त्यही भएर बोल्न चाहिनँ कोही साथीलाई थाहा छ भने तपाईँले म्यासेज गर्न सक्नुहुन्छ उहाँले पनि यो जान्न चाहनुभएको छ यदि कुरा चाहिँ ढुक्क हुनुहोस् तपाईँ दोङ र गोले स्वाखे भाइ पर्छ भने तपाईँहरूको भे असम्भव हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि प्रश्न राख्नु भएको रहेछ तर के गर्ने मलाई सबै कुरा थाहा थिएन त्यसैले मैले सबै कुरा चाहिँ भन्न सकिनँ माफ गर्नुहोला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ ओहो साथीले एसएमएस गर्नुभएको रहेछ तर एसएमएस खाली आएको छ दुईचोटि गर्नुभएको रहेछ उहाँको फोन नम्बर अन्तिममा बाइस रहेको छ दुई दुई साथै तपाईँले एसएमएस पठाउनु भएको थियो भने एसएमएस आएको छैन है त मैले तपाईँको पुरा नम्बर भन्न चाहिनँ बाइस मात्रै अन्तिममा थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ धेरै साथीहरूको एसएमएस आइरहेका छन् यतिखेर एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ तेह्र अक्टोबर तेह्र अक्टोबर उहाँले तिनवटा पठाइसक्नु भएको रहेछ क्यारे लेख्नु भएको छ हाई दादा me Susmi Tamang from Newarpani मेरो बाबा एन्ड साथीहरूलाई धेरै नै love you and miss you भन्न चाहन्छु ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि यही एसएमएस तपाईँको दुईचोटि आएको रहेछ त्योभन्दा पनि अर्को पनि लेख्नु भएको छ हाई दादा फ्रम नेवार पानी बि बे अनुष्का तामाङ अनुष्काजीले गर्नुभएको रहेछ यो चाहिँ सायद एउटै नम्बरबाट गर्नुभएको रहेछ सुष्मीजी र अनुष्काजीले अनुष्काजीले लेख्नु भएको छ अह अनुष्का तामाङ यो जुनै रातमा मुटुदेखि मुटुसम्म मेरो आर डट डट डटलाई आई लभ यु भनिदिनु दादा ओके गुड नाइट भन्नुभएको छ अवश्य पनि आरजी तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने अनुष्काजीले तपाईँलाई I love you so much भन्नुभएको छ धेरै धेरै धन्यवाद छ स्क्याजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नु भएको छ कस्तो रहेछ मिलन हाम्रो नदीको दुई किनारा सरी कस्तो रहेछ मिलन हाम्रो नदीको दुई किनारा सरी जति टाढा भए पनि तिम्रै छाया वरिपरि कस्तो रहेछ मिलन हाम्रो नदीको दुई किनारा सरी जति टाढा भए पनि तिम्रै छाया वारि वरिपरि सपना बिपना तिम्रै यादमा तडपिरहेछु पागल सरी जलिरहेछ मेरो केवल आँसु आँखाभरि <laughs> धेरै राम्रो मुक्तक लेख्नु भएको छ तर अन्तिममा चाहिँ रेकिया लेख्नु भएको रहेछ <laughs> साथीहरू फोन चाहिँ नगरिदिनु होला प्लिज के गर्ने फोन गरिरहनु भएको छ साथीहरूले तपाईँले फोन गर्दाखेरि चाहिँ मलाई अलिकता एसएमएस पढ्न डिस्टर्ब हुन्छ फोन गरिरहनु भएको छ साथी अन्तिममा पन्चानब्बे नम्बर <laughs> प्लिज फोन राखिदिनु होला मलाई काट्दाखेरि अलिक नराम्रो लाग्छ चन्द्रले रिसाएर काट्यो कि भन्ने भान पर्ला तपाईँलाई त्यसैले फोन तपाईँले नै बुझेर राखिदिनु भयो भने राम्रो हुन्थ्यो एनिवे <laughs> साथीले अझै कल गर्नु भएको छ त्यही भएर रोकियो हो तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म यो आवाज हो तपाईँको मनभित्रको साथी चन्द्रको आज चन्द्रको आवाजलाई के भयो भनेर नसोच्नु होला <laughs> किन भन्दा रुगाखोकी लागिरहेको छ कतिखेर खोक्छु पनि थाहा छैन अन्यथा नसोचिदिनु होला यतिखेर तपाईँको अर्को एसएमएस लिएर चाहन्छु लेख्नु भएको छ कस्तो रहेछ उहाँको पढ्दै थिएँ म हेलो दादा खाना भयो त हजुरको एन्ड टुडे माई सन्देश all A to Z friend बिर्सेकी छैन all time miss you love you specially चाहिँ माई डियर कान्छु यसको लागि and for you it's me Sonu Tamang from Bhainse छ ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच सोनुजी तपाईँको यति राम्रो एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु यतिखेर अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्रजी खाना भयो आइएम सावित्री खड्का फ्रम सानो पोखरा पाँचबाट मान्छेहरू चिन्नै गाह्रो जोगिएर हिँड्नै गाह्रो हो उहाँले पनि मुक्तक लेख्नु भएको जस्तो लाग्यो मान्छेहरू चिन्नै गाह्रो जोगिएर हिँड्नै गाह्रो मान्छेहरू चिन्नै गाह्रो जोगिएर हिँड्नै गाह्रो कति अह कति महँगिए छ माया गरिबले त किन्नै गाह्रो कसले भन्छ मुटुभित्र माया बस्ने घर हुँदैन कसले भन्छ मुटुभित्र माया बस्ने घर हुँदैन अह माया बस्ने घर हुँदैन अर्थ उहाँले के लेख्नु भएको थियो सरे सरे गर्न थालेँ फेरि <laughs> लेख्नु भएको छ कसले भन्छ मुटुभित्र अह माया बस्ने घर हुँदैन अर्थ हुन्न पिपलको जहाँ साथी बर हुँदैन माया भन्ने पूर्णे अह माया लेख्नु भएको छ उहाँ उहाँले माया भन्ने पूर्णे चिज अह उहाँले के लेख्नु भएको रहेछ <laughs> कता पुगे पुगे है अलिकता यो पढ्दा पढ्दै अटोमेटिक सर्दो रहेछ फेरि यो कता सेटिङ मिलाउनु पर्ने हो कि मलाई आएन जस्तो लाग्यो <laughs> लेख्नु भएको छ उहाँले माया भन्ने पुण्य चिजमा माया भन्ने पुण्य भएको होला उहाँले माया भन्ने पुण्य चिजमा वर्ग जात थर हुँदैन भन्नुभएको छ वा एकदम राम्रो छ कसले भन्छ मुटुमा माया बस्ने घर हुँदैन अर्थ हुन्न पिपलको जहाँ साथी बर हुँदैन माया भन्ने पुण्य चिजमा वर्ग जात थर हुँदैन जसले चोखो माया गर्छ अन्यको जसले चोखो माया गर्छ अन्यायको डर हुँदैन भन्नुभएको छ चन्द्रजी म माया गर्छु उसलाई तर उसले भने माया गरेको अनुभव त गराउँछ अनि कहिले फोनमा झगडा हुन्छ त कहिले <laughs> कहिले फोनमा झगडा हुन्छ त कहिले साथमा हुँदा पनि यो के यही हो त माया चन्द्रजी प्लिज उसलाई भनिदिनु भनिदिनु न म उसलाई धेरै माया गर्छु भनेर please I love you Sagar भन्दा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यति मिठो भावनाको लागि यति मिठो सन्देशको लागि लेख्नु भएको छ सावित्रीजीले सावित्रीजी माया यस्तै हो अगुल्टो पनि के भन्छ ठ्याक ठ्याक ठुकठुक परेन भने आगो बल्दैन नि होइन र <laughs> त्यसैले कहिलेकाहीँ झगडा पर्छ फोनमा कहिलेकाहीँ भेटेरै झगडा पर्ला तपाईँहरूको तर पनि यति कुरा चाहिँ सदैव याद राख्नुहोस् तपाईँलाई उसले माया गर्छ या गर्दैन उसको भावना उसको विचार उसको सामुने जब तपाईँ हुनुहुन्छ उहाँले गर्ने व्यवहारबाट तपाईँले बुझ्न सक्नुहुन्छ त्यसैले तपाईँलाई पनि थाहा होला उहाँले धेरै माया गर्नुहुन्छ अवश्य पनि मलाई विश्वास छ र उहाँ सुनिरहनु भएको छ भने सावित्रीजीले I love you so much भनिदिनु न भन्नुभएको छ ल है साथी तपाईँलाई सावित्रीजीले धेरै सम्झाउनु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँलाई यो एसएमएसको लागि र साथीहरूले कल गरिरहनु भएको छ अलिकता के भन्ने मैले कल काट्दाखेरि नरिसाउनु होला साथी मैले काट्नुपर्ने अवस्था आयो किन भन्दा यो पढ्दा पढ्दै अलिक गाह्रो हुने यतिखेर अर्को एसएमएस गर्नुभएको छ हाई दादा धेरै समयपछि को नमस्ते म ध्रुव रेग्मी अभागी मान्छे हाँडी खोला छ लामिटार अल फ्रेन्डलाई मिसिङ भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि ध्रुवजी कता हराउनु भएको हो मैले त तपाईँले बिर्सनु भयो कि क्या हो भन्ने पो सोचिरहेको थिएँ सम्झाउनु <laughs> भएको छ खुसी लाग्यो धेरै धेरै धन्यवाद तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ उहाँले नेपालीमा लेख्नु भएको रहेछ तर यो विदेशी फोनमा नेपाली नै नदेखाउने <laughs> ओपेरामा भएको भए सेटिङ गरेर भए पनि हेर्न मिल्थ्यो तर फोनमा नमिल्ने उहाँले कैलाश बयलकोटे लेख्नु भएको छ अन्तिममा इङ्ग्लिसमा त्यो चाहिँ आयो कैलाशजी थ्याङ्क यू सो मच तपाईँको एसएमएस चाहिँ पढ्न पाएन दुःख नमान्नुहोला प्लिज सक्नुहुन्छ भने फेरि गर्नुहोला इङ्ग्लिसमा लेखेर है हिजेमा धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ उहाँले लेख्नु भएको छ हेलो दादा के छ हजुरको खबर खाना भयो त भन्नुभएको छ खाना पनि भइसक्यो खबर त यस्तै हो खोकी लागिरहेछ तैपनि <laughs> प्रोग्राम चलाइरहेको छु बिएफएम प्रेमी अझु के मिठो एसएमएस भन्नुपर्दा मेरो सबै साथीलाई ह्याप्पी दसैँ भन्छु एन्ड दा हजुरलाई दसैँ कतिको लागेको छ नि भन्नुभएको छ दसैँ त धेरै लागेको छ साथी के गर्ने दसैँ सानो हुँदाखेरि आमा बुवालाई सताएर धेरै लागेको जस्तो हुन्थ्यो अब अहिले एउटा कर्तव्य बोधले गर्दा दसैँ धेरै लागेको जस्तो लाग्छ जसरी हुन्छ आफ्नो आफन्तहरू आमा बुवा आफन्त साना आफ्नो जीवनसाथी सबैलाई आफ्नो कर्तव्य निभाउनु पर्ने बेला हो यो त्यसैले पनि दसैँ चाहिँ धेरै लाग्यो जस्तो लाग्छ मलाई धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ बोसकाट शर्मिला थिङजीले बसवाडी छबाट दसैँ आयो भन्छन् गरिबको लागि त्यही टुक्रेको बुटो जलाउन दसैँ आयो भन्छन् गरिबको लागि त्यही टुक्रेको बुटो जलाउन के के पकाऊ भन्छन् तिहुन् झुपडीमा त्यही आँखाको परेली बिझाउन नआइने हुन्थ्यो यो चाडपर्व गरिबको बालबच्चा रुवाउन कति रोलान् परदेशीहरू कति रोलान् परदेशीहरू गाउँबेसीका भूमि भूमि सब्जी रोला दुःखले परदेशी दुःखले परदेशी भए भए मन सम्हाल्नु दुःख नै जिन्दगी बिताउनु आँसुले होइन जिन्दगी हाँसोले दसैँ बनाउनु भन्नुभएको छ वा एकदम राम्रो भावना छ शर्मिलाजी थ्याङ्क सो मच यति राम्रो भावनाको लागि शर्मिलाजीसँग कुराकानी पनि भएको थियो खुसी लाग्यो तपाईँसँग बोल्न पाएर एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यम यम त्यस पछाडि एक स्पेस छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर आज हामीसँग एसएमएस सर्भरले दुःख दिएको कारणले गर्दाखेरि मोबाइल नम्बर दिएको छु अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र तपाईँले कल गर्न सक्नुहुन्छ कमेन्टहरू पनि आइरहेका छन् थुप्रै कमेन्टहरूलाई म एकैछिनमा तपाईँको माझमा राख्छु अहिले अलिकता बोल्दा बोल्दै गाह्रो भए जस्तो पनि लागिरहेछ खोकी लाला जस्तो लागिरहेछ त्यही भएर एकछिन गीत सुन्नुहोला त्यस पछाडि म पुनः तपाईँको कमेन्ट र एसएमएसहरू लिएर आउनेछु एफएम छोडेर कतै नजानुहोला मिलाया तुम्हें होठों पे सजाया तुम्हें नव में सगाया तुम्हें पाया मैंने पाया तुम्हें सबसे छुपाया तुम्हें सपना बनाया तुम्हें नींदों में बुलाया तुम्हें तुम जो आए जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई पाया मैंने पाया तुम्हें रब ने मिलाया तुम्हें होठों पे सजाया तुम्हें नव में सगाया तुम्हें पाया मैंने पाया तुम्हें सबसे छुपाया जिंदगी में बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूँ अब कई दिन है सोना और चांदी रात बन गई ओ तुम जो आए जिंदगी में बात बन गई बात बन गई ओ तुम जो आए जिंदगी में बात बन गई आहा तुम जो आए में बात बन गए तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र बोल्न गाह्रो भइरहेको छ खोकी लाग्ला जस्तो भइरहेको छ खोकी ला खोकी लागिहाल्यो भने चाहिँ तपाईँले नराम्रो नसोचिदिनु होला <laughs> के गर्ने है तपाईँको माया छोड्न मन लाग्दैन तपाईँको साथ छोड्न मन लाग्दैन भलै <laughs> कार्यक्रम चलाइरहेको छु जसरी तपाईँ तडपिरहनु भएको छ जसरी तपाईँ आफ्नो मान्छेको यादमा बसिरहनु भएको छ तपाईँको आवाज उहाँसम्म पुर्याउने कोसिस गरिरहनु भएको छ म पनि त्यत्तिकै तत्पर छु तपाईँको मायालाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनुको लागि मेरो मान्छेले पनि सुनिरहनु भएको होला सम्झिरहेको छु माया गरिरहेको छु उहाँसम्म पनि मेरो यो मुटुको आभास पुगिरहेको छ अवश्य पनि निदाइसक्नुभयो होला <laughs> पनि मेरो आवाजलाई सुनिरहनु भएको रहेछ भने नसुन्नु भएको भए पनि मेरो माया उहाँसम्म पुगिरहेको छ अवश्य पनि तपाईँको पनि आफ्नो माया तपाईँको आभास तपाईँको मुटुको भावना उहाँहरूसम्म पुगिरहेको छ थुप्रै साथीहरूले कमेन्ट गर्नुभएको छ एसएमएस गर्नुभएको छ एसएमएस कसरी सघाउने कमेन्ट कसरी सघाउने भनेर सधैँ चिन्ता हुन्छ मलाई अहिले पनि नौ बजेर एकचालिस मिनट गइसकेको छ त्यही कारणले गर्दा के गर्ने तैपनि तपाईँका सन्देश जसरी पनि पर्छ मैले यतिखेर तपाईँका फेसबुकबाट केही सन्देशहरू लिन चाहन्छु फेसबुकबाट सन्देश पठाउनु भएको छ लेख्नु भएको छ के लेख्नु भयो भनेर चाहिँ अलिकति यता हेर्नु पऱ्यो <laughs> यो के भन्छ नोटिफिकेसन आएर पनि मैले अलिकति हेर्नलाई गाह्रो भइरहेछ लेख्नु भएको छ उमेश लामी छानेजीले उहाँले लेख्नु भएको छ टिका होस् निधारमा जमरा होस् कानमा टिका होस् निधारमा जमरा होस् कानमा खुसी साओस् परिवारमा अनि शान्ति देशमा दसैँमा खुसी नै खुसीको बास होस् दुःख र शत्रुहरूको नाश होस् दुबो जमरा मौलाए झैँ मौलाओस् जीवन टिकाको रङ झैँ रङ्गियोस् मन पल पल होस् प्रगति सधैँ रहिरहोस् सुख शान्ति र समृद्धि माता दुर्गाले हरुण सबै दुःख कष्ट रिस राग रिसराग दोषपेर बेथा होस् सबै नष्ट होस् हर कदममा उन्नति पाइला पाइलामा होस् सधैँ प्रगति बढुन् उन्नतिका पाइला सदा नरोकिउन् इच्छा सयपत्री फुल चाहिँ हाँसिरहनु पारिवारिक झगडा कहिले नहोस् सत्कर्म र सद्भावको बढोस् चाहना विजयादशमीको मङ्गलमय शुभकामना भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसहरू आओस् यही अपेक्षा गर्छु म धेरै धेरै धन्यवाद छ तपाईँको यो म्यासेजको लागि र धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ उहाँहरूको कमेन्टहरूलाई पनि जोड्छु म यतिखेर कमेन्ट गर्नुभएको छ कसले गर्नुभयो भन्दा <laughs> उहाँले छिङछ्याङ मैले जहिले छिङछ्याङ भन्छु अब चाइनिजमा लेख्नुभएको कि कुन भाषामा लेख्नु कोरियन हो कि जस्तो मलाई लाग्छ उहाँको ओरिजिनल नाम सधैँ बिर्सिने फेरि यतिखेर लेख्नु भएको छ उहाँले हाई गुड इभिनिङ नमस्कार म चित्र कुरुङभाङ भन्नुभएको छ रोमान्टिक मिडिया ग्रुप तेह्रथुमबाट अल फ्रेन्डहरूलाई miss you love you and have a sweet dreams भन्न चाहन्छु थ्याङ्क्स बाई भन्नुभएको छ थ्याङ्क्स सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सन्देश थिङजीले सबैभन्दा त पहिला ह्याप्पी दक्ष दसैँ मेरो लभली फ्रेन्डहरूलाई एन्ड चन्द्रजीलाई नि अनि त्यस्तै अनि त्यसलाई पनि भनौँ क्यारे भन्नुभएको छ <laughs> अनि त्यसलाई पनि भनौँ क्यारे dot dot dot me from म एफएम प्रेमी सन्देश थिङ फ्रम हाडी खोला चार भुन्द्रुङ टाढीबाट भन्नुभएको छ <laughs> सन्देशजी जब तपाईँको कमेन्टहरू आउँछन् एकदमै खुसी लाग्छ अलिकति रमाइलो रोमान्टिक पनि हुन्छ त्यही भएर सन्देशजीले मलाई एउटा गुनासो गरिरहनु भएको थियो <laughs> चन्द्रजीलाई एसएमएस गर्ने पनि फुर्सद छैन हामीले नबोलाएसम्म नबोल्ने भनेर <laughs> सन्देशजी म भलै तपाईँसँग त्यति धेरै बोल्न नपाउला भेटेको बेला त्यति धेरै बसेर बोल्न नपाइएला तर एउटा कुरा सधैँ मनमा राख्नुहोस् चन्द्रले तपाईँ साथीहरूलाई धेरै माया गर्छ तपाईँ जस्तो मित्रहरू हुनुहुन्छ र त बाँच्ने हौसलाहरू बढ्छन् र त खुसी र उमङ्गहरू बढ्छन् मुटुमा thank so much for being a friend होइन साथै तपाईँले यति धेरै कमेन्टहरू गरिरहनुहुन्छ धेरै धेरै धन्यवाद छ अर्को कमेन्ट गर्नुभएको छ युनिसा थिङजीले हाई चन्द्र दादा रात्रिकालीन अभिवादन साथमा हजुरलाई गेट विल सुन्दाई भन्नुभएको छ thank you so much me Sparshi युनिसा थिङ गगनपानीबाट आज मेरो मनमुटुमा मुटुको लभ लिसिस जिना अनु सबिना बबिता नानु Bimala Kamala all A to Z फ्रेन्ड्सलाई मिठो सम्झना साथमा लभ यु <laughs> लभ यु भन्नुहोस् थ्याङ्क सो मच कोमल मुहार होइन मलाई न्यानो मायाको आभास भइपुग्छ कोमल मुहार होइन मलाई न्यानो मायाको आभास भइपुग्छ बसन्तको फुल होइन मलाई केवल उसैको माया भइपुग्छ मलाई माया गर्ने फ्रेन्डलाई हर पल सम्झिरहन् रहन्छु राछु भन्छु र निस्टोरी all the best and dot dot डटलाई लभ यु बाई दादा भन्नुहोस् थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले उहाँले कमेन्टमा लेख्नु भएको छ हेलो दादा अक्षतादेखिको उहाँले के लेख्नु भएको रहेछ हेलो दादा अक्षता एकेएसएटिए लेख्नु भएको छ कति राम्रो शब्द लेख्नु भएको थियो होला के गर्ने सन्तोषजी हेर्नुहोस् न मैले उच्चारण गर्नै आएन माफ गर्नु होला है मैले साता एक साता लेख्नु भएको छ उहाँले बल्ल बुझ्यो एक सातादेखिको दर्शन नमस्ते म हज हल्का आज महसुस गर्दैछु दादा तपाईँलाई हल्का सन्चो छैन नै जस्तो छ दादा तपाईँको स्विट भोइसमा कसैको आँखा लाग्यो कि के हो दादा भन्नुभएको छ आँखा त लाग्दैन होला अवश्य भने <laughs> यति माया गर्ने साथीहरू हुनुहुन्छ अलिकता रुगा लागेको जरुर हो तर पनि आवाज अलि नमिठै सुनेको छ कि क्या हो रुखो पो सुन्यो कि जस्तो लाग्यो कस्तो सुनेको छ कमेन्ट गर्नुहोला उहाँले लेख्नु भएको छ एनिवे दादा तपाईँ सन्चो नहुँदा नि हाम्रो मायाको कारणवश तपाईँले यो प्रोग्राम राम्रोसँग चलाउनु हुने चलाउनु हुनुहुन्छ आइएम ह्याप्पी दादा एन्ड थ्याङ्क यू पनि किनकि तपाईँले हामीलाई अति नै माया गर्नुहुँदो रहेछ खुसी लाग्यो आइएम सन्तोष नगरकोटी हटियादेखि रेडियो सर्भर प्रेमी भन्नुभएको छ थ्याङ्क सो मच सन्तोषजी तपाईँले माया गर्नुहुन्छ हामीले माया गरेनौँ भने पाप लाग्छ त्यसैले पनि यो पापको डरले मात्रै पनि होइन है सन्तोषजी तपाईँले जुन भावनाहरू लेख्नुहुन्छ त्यो भावनाहरूले यो चन्द्रको मुटुमा पनि महसुस गराउँछ कि रोमियो अर्जित अर्थात् सन्तोष नगरकोटी साँच्चैमा साँचो प्रेमी हो त्यसैले म पनि माया गर्छु तपाईँलाई तपाईँको साथलाई तपाईँको यो आवाजलाई धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ प्रिन्सेस म प्रिन्सको भन्नुभएको छ हेलो दादा यो रात्रिकालीन समयको दर्शन मे बसन्ती घिसिङ फ्रम भैँसे छ किसेडी मकवानपुरबाट एक्लो आजको यो प्रोग्राम मार्फत मेरो राजलाई miss you and love you भन्न चाहन्छु साथमा अल फ्रेन्डको लागि पनि ल भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ माया तामाङजीले हाई दादा सन्चै हुनुहुन्छ मि माया तामाङ फ्रम हेटौँडा यो रात्रिकालीन के लेख्नुभएछ उहाँले यो रात्रिकालीन समय सँगसँगै चिसो मौसमको न्यानो अभिवादन सर्वप्रथम त चन्द्रदा एन्ड रेडियो सर्भर होल युनिटलाई एफएमलाई सुनेर बस्नुहुने सम्पूर्ण फ्रेन्डहरूलाई आउँदै गरेको दुई हजार बहत्तर सालको विजयादशमीको शुभकामना खैदा कसरी कसरी खोलाऊ आफ्नो मनको कुरा सुनाउँदा सुनाउँदै थकित भइसकेको आफूलाई पीडा पर्दा भइसके भइसकेको छु आफूलाई पीडा पर्दा यो स्वार्थी दुनियाँमा मायालाई पुतलीको खेल सम्झिँदो रहेछ मेरो थामेको हात कसैले सम्हालेको <coughs> सम्हालेको थियो बट उसले पनि बिच बाटोमै छोडि गयो दादा यो माया भन्ने चिजै यस्तै रहेछ म मरेर गए पनि मेरो लासलाई सिङ्गारिदिनु खरानी माथि भए पनि एक थोपा आँसु खसालिदिनु ओके भाइ दादा हेभ अ नाइस ड्रिम भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि यति दुःखी किन हुनुहुन्छ मायाजी हो मुटु दुख्छ जब तपाईँलाई कसैले माया गर्छ माया गरेको मान्छेले छोड्छ त्यो बेला तपाईँलाई धेरै मुटु दुख्छ सबैलाई मुटु दुख्छ तपाईँलाई मात्र होइन तर मुटु दुख्यो भन्दैमा बढी पीडामा बस्नु हुँदैन बढी चिन्तामा बस्नु हुँदैन तपाईँको आफ्नो कर्तव्य छ आमा बुवा हुनुहुन्छ होला दाजुभाइ परिवार सबैको लागि हामीले बाँच्नुपर्छ कसैले पीडा दिन्छ कसैले छोडेर जान्छ भनेर तपाईँ रोएर बस्नु हुँदैन तपाईँले पीडा मान्नु हुँदैन त्यसको उदाहरण एउटा कुरा म तपाईँलाई आश्वस्त पार्न चाहन्छु तपाईँमा बाँच्ने हिम्मत छ तपाईँमा हाँस्ने हौसला छ तपाईँमा मनमा कतै न कतै आशा छ भने एउटा कुरा सदैव मनमा राख्नुहोला तपाईँलाई कसैले रुवाएर गए पनि तपाईँ एक दिन अवश्य हाँस्नुहुनेछ कोही आउनेछ त्यस्तो त्यस्तो मान्छे अथवा त्यस्तो पल जुन पल जुन मान्छेसँग तपाईँ यति खुसी हुनुहुनेछ कि तपाईँको विगतलाई बिर्साइदिनेछ त्यो क्षणले त्यसको प्रत्यक्ष उदाहरण अरू कसैलाई दिनु पर्दैन म आफै छु तपाईँलाई यही जानकारी दिन्छु त्यसैले बढी दुखी नहुनुहोला यो तपाईँलाई भने यस्तो खराडी हुँदा सिगारले लासका कुराहरू नगर्नुहोला किन भन्दा तपाईँसँग मुठुदेखि मुठुसम्म छ रेडियो सरोवर छ तपाईँको शुभचिन्तकहरूको माया छ तपाईँ सोच्नुहोस् त तपाईँको एकजना मात्रै मान्छे घटेको माया गर्ने तपाईँलाई माया गर्ने लाखौँ तपाईँको आफन्तहरू हुनुहुन्छ र कोही तपाईँको जिन्दगीमा यस्तो मान्छे पनि आउँछ जसलाई तपाईँले चिन्नुभएको हुन पनि सक्छ भएको पनि हुनसक्छ जसले तपाईँको हात थामेर जिन्दगीमा अगाडि बढ्नेछ नसोच्नुहोस् तपाईँको लाइफ सकियो यही आग्रह गर्छु थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि थुप्रै कमेन्टहरू बाँकी छन् एसएमएसहरू पनि छन् के गर्ने गर्ने नौ बजेर पचास मिनट भइसकेको छ दस बज्ने बित्तिकै चाहिँ दस बजेपछि चाहिँ साथीहरूले एसएमएस र कमेन्ट नगर्नुहोला म यही आग्रह गर्छु दस बजीभन्दा अगाडिको चाहिँ सबै लिन्छु सकेसम्म अलि सन्चो छैन चाँडै सघाउँ जस्तो पनि लागिरहेछ दसैँ बजे तर पनि तपाईँको यति धेरै माया यति धेरै भावनाहरू छन् म कसरी टुक्रा सक्छु यतिखेर अर्को कमेन्ट गर्नुभएको छ प्रिन्स तामाङजीले हेलो चन्द्रजी खाना खानुभयो त भन्नुभएको छ खाइसकेको छु टुडे मेरो मायालु मुस्कान शर्मिलालाई धेरै मिस गरिरहेको छु and I love you so much भन्न चाहन्छु एट लास्ट सबै नेपालीहरूलाई ह्याप्पी दसैँ भन्न चाहन्छु भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र ध्रुव रेग्मीजीको मैले एसएमएस पनि पाएको थिएँ उहाँले कमेन्ट पनि गर्नुभएको रहेछ म ध्रुव रेग्मी अभागी मान्छे हाँडी खोला छ टार केही समय टाढिए पनि मिस गर्दैछु साथी हो सबैलाई चन्द्रदा एचडिडी छोडेकोले टाढा भएको हो miss you my Kali I love you भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि हेटौँडा छोड्नु भए पनि हामी नजिकै छौँ कुनै दिन तपाईँ फेरि भेटाउन आउनुहुन्छ मलाई थाहा छ थ्याङ्क यू सो मच ध्रुवजी अर्को कमेन्ट गर्नुभएको छ जीवन तामाङजीले I love you my sweetheart भन्नुभएको छ थ्याङ्क यू सो मच कमेन्टको लागि यस्तो पो कमेन्ट त <laughs> चाँडै पनि सकिने तपाईँको सन्देश पनि चिटिक्क पुगिहाल्ने धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएस कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ दिपेश खवासजीले हेलो नमस्कार ह्याप्पी दसैँ हजुरलाई अनि सन्चै हुनुहुन्छ खाना भए त म Dipesh Khawas all star media Haraicha Morang हाल बादल पारेको देश दोहा कतारबाट अब कार्यक्रम मार्फत मेरो बेस्ट फ्रेन्ड कल्पना राईलाई यु भन्छु र केशव कुमार कार्की रोशिनी थापा जलन्दिया शेर्पा इन्द्र मोनाराम राई उमा सापकोटा विमला लिम्बू इष्टबीरगढ वेशु कुमार बाङ पूर्वेली लगायत सम्पूर्ण साथीहरूलाई शुभ सपनी भन्दै टाटा भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अह अर्को कमेन्ट गर्नुभएको थियो तर यहाँनिर के भने कमेन्ट गर्दा त चट्टै कटिहाल्यो के गर्ने होला <laughs> अर्को कमेन्ट गर्नुभएको थियो कसले गर्नुभयो भन्दा ओहो कहाँदेखि कहाँ पो पुगेछ अब त धेरै तलमाथि भएछ एनिवे तपाईँको कमेन्टहरू पढ्दैछु म यतिखेर मैले प्रिन्सेसको पढिसकेँ ध्रुवको पढेँ जीवनजीको पनि पढेँ कमेन्ट गर्नुभएको छ मनिषा लामाजीले उहाँले लेख्नु भएको छ हेलो हजुर नमस्ते मि मनिषा लामा पदमपोखरीबाट हजुरलाई यो आउँदै गरेको बडा दसैँको शुभकामना छ है भन्नुभएको छ thank so much and same to you फुल एउटा नदीमा फुल्ने फुल हो प्रेम गर्नु हो भने आनन्दको संसार हो यदि नबुझ्ने हो भने प्रेम गर्नु जीवनभरिको भुल हो उही मेरो प्यारो मान्छे अशोकजीको लागि उही मनिषा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ भुवन तामाङजीले हाई दादा सन्चै हुनुहुन्छ मेरो तर्फबाट दसैँ मनाउनु हुने सम्पूर्ण नेपाली जनहरूलाई यो विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि तपाईँको कमेन्टहरू अरू पनि आइरहेका छन् आइरहोस् र तपाईँको कमेन्टहरू म लिनेछु र अब आग्रह पनि गर्छु साथीहरू अब चाहिँ कमेन्ट नगर्नुहोला तपाईँका जति पनि कमेन्ट छन् त्यति मात्र राख्न सक्छु र अब चाहिँ एसएमएस पनि बन्द गरिदिनु होला है त तपाईँको एसएमएसहरू पनि म अब आइसकेका मात्र लिनेछु यतिखेर एकैछिन गीत सुनौ बोल्न गाह्रो भइरहेछ गीत बनाउने बजाउने बाहनाले एकैछिन भए पनि रेस्ट गर्छु अनि त्यस पछाडि तपाईँको बाँकी एसएमएस र कमेन्टहरू लिएर आउनेछु र प्लिज आग्रह पनि गर्छु अब चाहिँ तपाईँको एसएमएस र कमेन्ट नगर्नुहोला योभन्दा अगाडि आएका एसएमएस र कमेन्टहरूलाई मात्र लिनेछु अब क्रम हुने तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज चले भी कहाँ छुपे हो सनम हमारे हमारे दिल की हर एक धड़कन तुम्हें पुकार हमारे दिल के हर एक धडकन तुम्हें पुकारे यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर यो आवाजलाई कार्यक्रम हो मुटुदेखि मुटुसम्म अनि यो आवाज तपाईँको माझमा छ म तपाईँकै मनभित्रको साथी चन्द्रको तपाईँको कमेन्टहरू पढ्दैछु अब भने कमेन्ट नगर्नुहोला मैले आग्रह गरिरहेको छु पहिला कमेन्टहरू पढेर सघाउँछु त्यसपछि पछाडि तपाईँको पुरै एसएमएस पढेर सघाउँछु पैँतालिसवटा अनरिड एसएमएसहरू अझै बाँकी रहेछन् म एकैछिनमा पढ्छु अहिले भने कमेन्ट गर्न लिन चाहन्छु साथीहरूलाई कमेन्ट अब चाहिँ नगरिदिनु हुन पनि आग्रह गर्छु र एसएमएस पनि अब नगरिदिनु हुन आग्रह गर्छु यतिखेर म म्यासेज कमेन्टतर्फ लाग्दैछु फेसबुक म्यासेज र कमेन्टतर्फ लेख्नु भएको छ दिलको धनी बुद्ध लामाजीले हँ दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियाबाट धेरै टाढाबाट हामीलाई सम्झनुहुन्छ थ्याङ्क यू सो मच बुद्धजी मलाई थाहा छ तपाईँ त्यति टाढा रहेर पनि मेरो आवाज सुनिरहनु भएको छ कहिलेकाहीँ मेरो आवाज तपाईँको माझमा गुन्जिरहेको छ भनेर थाहा पाउँदा मनमा एउटा खुसी लाग्छ कि मेरो साथीले मेरो आवाजलाई त्यहाँबाट पनि सुनिरहनु भएको छ त्यसैले त तपाईँको पनि कमेन्ट आओस् सधैँ यही अपेक्षा गर्छु आज आइसके पनि छ उहाँले लेख्नु भएको छ सर्वप्रथम त लाखौँ श्रोताहरूको मनमुटुमा बस्न सफल कार्यक्रम मुटुदेखि मुटुसम्म सञ्चालक साथी चन्द्रजी लगायत रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आत्मीय साथीहरूमा बिरानो बस्तीबाट भए पनि बिरानो बस्तीबाट भए पनि सन्ध्याकालीन नमस्कार अनि लासो फ्याफुलाई म उही कान्छुको कान्छो दिलको धनी बुद्ध लामा ढुकढुकी रेडियो श्रोता सङ्घ दक्षिण कोरियाबाट कार्यक्रम मुटुदेखि मुटुसम्मको साथ हुँदै आज विशेष गरी नेपालीहरूको महान चाड विजयादशमीको उपलक्ष्यमा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आत्मीय साथीहरूलाई शुभ कामना व्यक्त गर्न चाहन्छु साथै उही प्यारी जीवन नै कान्छु लजालो मायाको सङ्गमलाई शीघ्र स्वास्थ्य लाभको कामना अनि यो परदेशी कान्छुको अटुट माया भन्दै बिदा हुन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको म्यासेजको लागि बुद्धजी अवश्य पनि तपाईँको आफ्नो मान्छे बिरामी हुनुहुँदो रहेछ उहाँलाई पनि हाम्रो तर्फबाट गेट विल्सुल मेरो तर्फबाट विशेष गरी धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र अर्को कमेन्ट पनि गर्नुभएको छ धेरै साथीहरूको कमेन्ट छन् र मैले साथीहरूलाई आग्रह पनि गरेँ अब मैले एकचोटि रिफ्रेस गर्दैछु अहिलेसम्म आएका कमेन्टलाई मात्र म लिनेछु त्यस पश्चात म तपाईँको कमेन्टहरू लिन सक्दिनँ छुट्यो भने माफ गरिदिनु होला है त साथीहरू यतिखेर कमेन्ट गर्नु भएको छ मैले मायाजीको पढिसकेको छु र साथीहरूलाई एउटा कुरा पनि आग्रह माफ गर्नुहोला एउटा कुरा पनि आग्रह गर्न चाहन्छु दोहोऱ्याएर गर्नुभएको छ भने एउटै एसएमएस चाहिँ दोहोऱ्याएर गर्नुभएको छ भने अलिकता पढ्न असमर्थ हुनेछु यतिखेर अर्को एसएमएस गर्नुभएको छ कमेन्ट गर्नुभएको छ अह एलिनाजीले होला सायद उहाँले यहाँ लेख्नु भएको छ अलिना पनि भनौँ एलिना पनि भनौँ वास्तविक नाम चाहिँ एलिना नै हो जस्तो लाग्छ एलिना लामाजीले हाई चन्द्र दाजु नमस्कार एन्ड सन्चै हुनुहुन्छ एन्ड खाना खानुभयो त मि एलिना लामा फ्रम भैँसे दाजु मेरो फ्रेन्ड मुस्कान युनिसा अभिषेक त्यसै गरी निरुस निरु सविनाशिष सन्देश थिङ एन्ड मुटुदेखि मुटुसम्म सुनेर बस्ने all I miss you and love you for Chandra दाजु ओके बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो मायाको लागि अर्को एसएमएस गर्नुभएको छ मैले ध्रुव रेग्मी अभागीजीको कमेन्ट पढिसकेको छु थोरै मुक्तक जस्तो लेख्नु भएको रहेछ पढिहालौँ जब तिमी आउँछौ हावासरी सानो जान्छौ मलाई छुँदा घरिघरि सानो छाडेर गए पनि तिमीले मलाई साँचेको छु सम्झना सम्झनामा मुटुभरि सानो भोक प्यास छैन छैन निधरी पनि खेल्छ मनमा कुरा अनेक थरी सानो जिन्दगी हो जिन्दगी भो बेहाल भए म पागल काट्छु म दिन यताउति गरिसानु सानो भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोमे अर्जितले एउटा कुरा छुटै छ चन्द्र दादा यो दुई हजार बहत्तर सालको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु तपाईँलाई अनि माई लभली फ्रेन्ड्स एन्ड जति पनि रेडियो सर्भर सुनेर बस्नुहुन्छ अल फ्रेन्डलाई नि ह्याप्पी दसैँ भन्न चाहन्छु टेक केयर दादा मिस यु लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र यो मायाको लागि अर्को कमेन्ट गर्नुभएको छ जेनी थापा मगर्जीले अह मिज मिझोरले पट्टा लाफाको छ <laughs> लाफाको भने चाहिँ साथीहरू मलाई थाहा भइसक्यो है फेरि जेलीजी झोरले भनेको चाहिँ नमस्ते लासो फ्याफुला जस्तै हो <laughs> पट्टा भने चाहिँ अब के हो बुझ्नै पर्छ लाफाको भने चाहिँ साथीहरू एकदमै छो ज्याके नकोई लाफाको भन्नुभएको छ एन्ड दाजु यो के भन्नु छो ज्याके नकोई भनेर चाहिँ के होला है कन्फ्युज भयो दियो जस्तै बलिरहनु मखमली झैँ फुलिरहनु धानका बाला झुलेसरी लह लह झुलिरहनु दुबो जस्तो मौलै मौला होस् टिकासरी चम्कियोस् सधैँभरि हजुरहरूको पाइला अघि अघि लम्कियोस् स्वच्छ रहोस् निमेल निर्मल रहोस् हजुर हाम्रो भावना बडा दसैँको शुभकामना बाई दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि र धेरै साथीहरूको कमेन्ट आइसकेको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद एलिनाजीको पनि पढिसकेको छु थ्याङ्क सो मच रुबा मगरजीले गर्नुभएको छ हाई चन्द्रजी ह्याप्पी दसैँ एन्ड अल फ्रेन्डलाई पनि मिस यु अलर्ट भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ तान्जन तामाङजीले हाई चन्द्रजी हजुरको सुस्वास्थ्यको कामना अल मायालु फ्रेन्डहरूलाई मिस यु अनि मलाई माया गर्नेलाई लभ यु म तान्जन तामाङ गाडी श्रोता क्लबबाट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ एसके यादवजीले हाई चन्द्रदा एम सञ्जय कुमार यादव फ्रम चौकी टोल हेटौँडाबाट अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि Mangal Kumar Angdeng miss you all friends भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि कुलिङ योगेन राईजीले हेलो भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि कविता घलीजीले कमेन्ट गर्नुभएको छ हाई चन्द्र दा खाना भयो त भन्नुभएको छ भइसकेको छ मेरो सन्देश भन्नुपर्दा मेरो छोराछोरी एन्ड हस्बेन्डलाई love you and miss you भन्न चाहन्छु मि कविता फ्रम भैँसे साथ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ स्टुपिड फुच्ची मजीले हेलो दादा मिसिकर पानीबाट राजन थिङ मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्डहरूलाई मिस यु भन्न चाहन्छु म बेस्ट फ्रेन्ड पूजाजीलाई धेरै धेरै सम्झिरहेको छु भन्न चाहन्छु ओके दादा good night have a sweet dreams take care good night भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सन्जु श्रेष्ठजीले <coughs> उहाँले लेख्नु भएको छ दाई खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ I love radio server so much अनि मेरो फ्यामिली एन्ड धन दाईलाई धेरै मिस गर्दैछु अनुवाज थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि आजको लागि अन्तिम कमेन्ट छ एसएमएसहरू बाँकी नै छ आजको लागि अन्तिम कमेन्ट पढ्छु मेरो प्रकाश लिम्बोजीले हेलो हजुर दर्शन नमस्ते <coughs> मिठो स्वरको धनी हजुर लगायत एफएम होल युनिटलाई दसैँ औँला जोडी सुपर र साथमा मिठो माया मि पास्थर टार एक रमाइलो गाउँ तुम्बुङबाट म चञ्चली मेहाङ प्रकाश लिम्बू सुब्बा थेगिम प्रवास आफन्त नभएको बादल पारेको देश मलेसियाबाट आज यस कार्यक्रम मार्फत मलाई माया गर्नुहुने सम्पूर्ण साथीहरूलाई गुड नाइट विशेष गर्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र धेरै साथीहरूको कमेन्ट गर्नुभएको थियो होला यसपछि पनि तर मैले अघि नै जानकारी दिएको थिएँ अब तपाईँ कमेन्ट पढ्न पाउँदिनँ भनेर थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि कमेन्ट गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद छ तपाईँका एसएमएसहरू बाँकी छन् एसएमएसहरू एकैछिनमा लिएर आउँछु त्योभन्दा अगाडि तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज पिया ओरे पिया यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा मेगाहर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा सदा चाहिँ छु म तपाईँको मनभित्रको साथी चन्द्र अब भने तपाईँका कमेन्टहरू लिन बन्द गरिसकेको छु तपाईँका एसएमएसहरू लिँदैछु अहिलेसम्म प्राप्त भएका एसएमएसहरू अब चाहिँ प्लिज नगरिदिनु होला मैले आग्रह गरिसकेको छु यतिखेर एसएमएस पढ्न चाहन्छु एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ हाई दादा me Susmi Tamang from Newarpani मेरो बाबा एन्ड साथीहरूलाई अह मैले सुस्मीजीको पढिसकेको छु उहाँले अर्को पनि पठाउनु भएको हो कि अनुष्काजीले पनि पठाउनु भएको थियो उहाँको पनि पढेँ मैले लेख्नु भएको छ अह अह उहाँको मैले पढिसकेको रहेछु जस दोहोऱ्याएर आएको रहेछ त्यही भएर धेरै धेरै धन्यवाद छ अनुष्काजी र सुस्मेजी तपाईँहरूको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा it's me Manjita Tamang from Bastipur आजको यो म्यासेज सुनिलको लागि डेडिकेट गर्न चाहन्छु and I love him a lot अनि मेरो अल फ्रेन्डलाई मिसिङ भन्न चाहन्छु अनि सब फ्रेन्डलाई ह्याप्पी दसैँ स्पेसली हजुरको लागि दादा भन्नुभएको छ थ्याङ्क यू सो मच मन्जिताजी तपाईँलाई पनि मेरो तर्फबाट धेरै धेरै शुभकामना दसैँको त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु यो रात्रिकालीनको लासो भन्नुभएको छ मेरो एसएमएस भन्नुपर्दा तिन चार दिन भयो मेरो आफ्नो मान्छे मबाट टाढा हुन खोज्नु भएको हो कि जस्तो <laughs> मलाई लाग्छ किन हो बिर्सनु भएको हो कि कल गर्नु भएको छैन प्लिज कल मी भन्न चाहन्छु ओके दादा बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि कसले गर्नुभयो यो चाहिँ एसएमएस सुन्नुहुने साथीले उहाँको आफ्नो मान्छेले थाहा पाइसक्नु भएको होला मैले पनि चिनेको छु कि जस्तो लाग्छ तपाईँको भावनाहरू पर्दा थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सायद बिर्सनु भएको छैन होला <laughs> साथीहरू अहिले पनि तपाईँले एसएमएस गरिरहनु भएको छ मैले अघि नै भने तपाईँलाई नगर्नु भनेर लगाउन सकेसम्म अब चाहिँ नगरौँ है किन भन्दा दस बजेर दस मिनट गइसक्यो अब पनि एक त सन्चो पनि छैन <laughs> अझै तपाईँले एसएमएस गर्नुभयो भने तपाईँको एसएमएस नपढिकन जाँदाखेरि मलाई पनि खलो लाग्छ त्यसैले अब चाहिँ एसएमएस नगर्नुहोला म पुरानै एसएमएसहरूलाई मात्र पढिरहेको छु यतिखेर अर्को एसएमएस गर्नुभएको छ थुप्रै साथीहरूको एसएमएस छ एसएमएस गर्नुभएको छ हाई दादा हामी उषा योन्जन दादा have you take a dinner and म तपाईँको फ्रेन्ड दादा भन्नुभयो कि फ्यान भन्नुभयो हो लेख्नु भएको रहेछ उहाँले फ्रेन्ड नै लेख्नुभयो होला डिनर भइसकेको छ तपाईँको पनि भयो होला उषाजी उहाँले लेख्नु भएको छ एन्ड दादा सो मिसिङ फर यु दादा एन्ड दादा गुड नाइट टेक केयर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यति मिठो मायाको लागि धेरै धेरै धन्यवाद अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि मुना हटियाबाट तपाईँहरूको शुभ चिन्तक दाजु मैले जीवनमा धेरै आँसु आँसु पाएको छु कसैलाई माया गर्न पाप हो र दा किन जसलाई धेरै माया गरिन्छ उसलाई नै बुझ्दैन उसले नै बुझ्दैन आँखाभरि आँसु पार्दै उसैको यादमा मुना एन्ड लभ यु उसैको लागि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि यस्तै हो मुनाजी जसलाई हामी धेरै माया गर्छौँ उसले हामीलाई केयर नगर्दा उसले हामीलाई भाउ नदिँदा सबैभन्दा बुझ्ने अर्थमा भन्नुपर्दा फेरि भाउभन्दा अलिक नकारात्मक नेगेटिभ सेन्स जान्छ उसले हामीलाई अलिकता यो सबै नदिँदा हामीलाई हाम्रो महसुस गरेको कुरा नबुझिदिँदा हाम्रो इच्छालाई नबुझिदिँदा मुठो दुख्नु स्वाभाविकै हो धेरै नरुनुहोला आँसु अरू कुरामा पनि काम लाग्छ तपाईँको आँसु अमूल्य छ कुनै दिन यति रुनुपर्छ जुन बेला कुनै आशा हुँदैन जुन बेला आफू एक्लै परिन्छ आफू सही हुँदाहुँदै पनि समाजले लान्छ नलगाउँछ आफन्तले लान्छ नलगाउँछ त्यस्तो बेला त्यो आँसुको मूल्य ठुलो हुन्छ त्यसैले यी कुराहरूमा नरुनुहोस् यी कुरालाई मैले सानो भन्न खोजेको होइन आफूले माया गर्ने मान्छे आफूले विश्वास गरेको मान्छेले मुटु दुखाएर जाँदा कसको मन दुख्दैन मन दुखेको कुरालाई सानो कुरा भनेर छोड्न पनि हुँदैन मन दुख्नु भनेको ठुलो कुरा हो तपाईँको मन दुख्यो भने तपाईँको आशाहरू मर्छन् तपाईँको इच्छाहरू मर्छन् तपाईँका जाँगरहरू मर्छन् तपाईँलाई एउटा कुरा भनिदियो कुनै दिन म फ्रस्ट्रेसनमा हुँदाखेरि त्यसको फ्रस्ट्रेसनको असरहरू अझसम्म पनि मैले भोगिरहेको छु तपाईँलाई थाहा छ मलाई नजिकबाट चिन्नुहुने साथीहरूलाई थाहा छ मलाई गीत गाउन भन्यो भने भनेपछि एकदमै रहर लाग्थ्यो स्टेजमा कार्यक्रम होस्ट गर्न जति रमाइलो केही पनि लाग्दैन थियो हेटौँडा आइडल औद्योगिक व्यापार मेलाहरूमा होस्ट गर्नका लागि म पुगिरहेको हुन्थेँ तर अहिले मलाई धेरै इच्छा लाग्दैन कहिलेकाहीँ गाउन मन लाग्नु स्वाभाविक हो कहिलेकाहीँ स्टेजमा जान मन लाग्नु स्वाभाविक हो तर पनि यी कुराहरू बाँकी छन् ट्यालेन्टहरू बाँकी छन् तर पनि आत्मविश्वासहरू गुम्छन् जब मान्छे फ्रस्ट्रेसनमा पर्छ त्यसैले सानो सानो कुराहरू तपाईँको लागि ठुलै हुन्छन् ती कुराहरू त्यस्ता कुराहरूमा तपाईँ हरेस खाएर पीडामा रोएर तडपेर अगाडि बढ्नु हुँदैन मैले बारम्बार भन्छु तपाईँको सुखको दिन आउँछ कोही मान्छे आउँछ जिन्दगीमा अथवा तपाईँ एक्लै हुनु भए पनि कोही मान्छे नआए पनि तपाईँले अरू कसैलाई नछान्नु भए पनि तपाईँ खुसी हुन सक्नुहुन्छ यति कुरा म तपाईँलाई आश्वस्त पार्न चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अझै चालिसवटा अनुरोध देखाइरहेको छ धेरै साथीहरूको एसएमएस बाँकी रहेछ एसएमएस गर्नुभएको छ हाई दादा नमस्कार म सावित्री भन्नुभएको छ सावित्रीजीको पढिसकेको छु उहाँको दोहोऱ्याएर पठाउनु भएको रहेछ त्यही भएर मैले पढिसकेको छु अघि नै धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्रजी के छ खबर म आरजे फ्रम चितवनबाट माई हट सावित्री सुनारलाई I miss you and love you भन्न चाहन्छु प्लिज कल मी भन्न चाहन्छु भन्नुभएको छ उहाँले अवश्य पनि सुनिरहनु भएको छ मलाई आशा लाग्छ र उहाँले कल पनि गर्नुहुनेछ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि आरजेजी अर्को एसएमएस पनि गर्नुभएको छ उहाँको एसएमएस पढ्छु म उहाँले एसएमएसमा लेख्नु भएको छ खुसी रहोस् तिम्रो जीवन मेरो आँसु झरे पनि खुसी रहोस् तिम्रो जीवन मेरो आँसु झरे पनि तिमीलाई तिमीलाई नै माया गर्छु मलाई घृणा गरे पनि खुसी रहोस् तिम्रो जीवन मेरो आँसु झरे पनि तिमीलाई नै माया गर्छु मलाई घृणा गरे पनि hello Chandra bro good evening and खाना भयो त it's me Krishna from Bhainse छ किसेरीबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्डहरूलाई ह्याप्पी दसैँ भन्न चाहन्छु एन्ड हजुरको लागि पनि विजयादशमीको धेरैभन्दा धेरै शुभकामना ओके दादा see you next Tuesday have a sweet dream good night भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ उहाँले एसएमएस गर्नुभएको छ हाई दादा मे सानी सानी बैज्यू भन्नुभएको छ या चाहिँ यहाँ नाइ लेख्नु भएको छ सनी या सानी सानी नै होला सायद सानी बैज्यू मिको एसएमएस मेरो लभ बिरेनलाई भन्नुभएको छ आई मिस यु एल I love you so much भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सानीजी र तपाईँको बिरेनसम्म तपाईँको यो सन्देश अवश्य पनि पुगिसकेको छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ लेख्नु भएको छ हाई चन्द्रजी म एफएम दुनियाँको साथी गौरव घलान खुसी फ्रम उत्तरपानी आज यो प्रोग्राम मार्फत मलाई गौरव घलान खुसी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई र मलाई माया साथीहरूलाई अनि मलाई माया भन्नुभएको छ त्यस पछाडि उहाँले अरू लेख्नु भएको छैन लेख्नु भएको छ अर्को पनि लेख्नु भएको छ अह स्कुल टोलबाट उहाँले लेख्नु भएको रहेछ अगाडि पनि लेख्नु भएको रहेछ चन्द्रजी म एफएम दुनियाँको साथी गौरव घलान खोसी फ्रम हेटौँडा सोह्र उत्तरपानी स्कुल टोलबाट चन्द्रजी दोङ र गोलेको बिहे गर्न हुँदैन भनिदिनु हो भनिदिनु होला ल किनकि दोङ र गोले अह स्वागे भाइ पर्छ नि भन्नुभएको छ थ्याङ्क सो मच अघि सुरुमा एकजना साथीले एसएमएस गर्नुभएको थियो उहाँको एसएमएसको जवाब पनि पाइसक्नु भएको छ दिनुभएको छ हामीलाई गौरवजीले थ्याङ्क सो मच गौरवजी र सुन्नु छ भने साथीले अघि नै एसएमएस गर्नुहुने साथीले धुङ र गोली स्वाखे भाइ हुन् बिहे हुन सक्दैन तपाईँलाई यो जानकारी गराए धेरै धेरै धन्यवाद छ हामी एउटै आमाको सन्तान एउटै गोत्र भनेको जस्तै हो त्यसैले स्वागे बिच बिहे हुँदैन यो कुरा तपाईँलाई पनि थाहा होला धेरै धेरै धन्यवाद छ तपाईँलाई यो एसएमएसको लागि गौरवजीले यो समस्यालाई पनि सुल्ताइदिनु भयो धेरै साथीहरूले सायद के भयो होला भनेर सोचिरहनु भएको थियो होला पहिला एसएमएस गर्नुहुने साथीले अर्को एसएमएस गर्नुभएको छ अह मेरो मृत्युको एउटा कहानी हुनेछ तिमीलाई त्यो सुनाउनु बिहानी हुनेछ मेरो मृत्युको एउटा कहानी हुनेछ तिमीलाई त्यो सुनाउनु बिहानी हुनेछ खुसी नहुनु म मृत्युशैयामा देखेर तर मेरो आत्मा तिम्रो सिरानी हुनेछ हाई चन्द्र ब्रो माम भयो हजुरको मि बिना लामा हेटौँडा सत्र रातो माटेबाट आज मिको मनको मान्छे एसएम निज एनजी भन्नुभएको छ एसएमएनजी टाढा हुनुहुन्छ उहाँलाई miss you and love you भन्दै यो प्रोग्राम सुनिरहने अल फ्रेन्डहरूलाई नि शुभरात्रि भन्दै छुट्टिन्छु good night bro take care bye भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दसैँ कतिको लागेको छ नि भन्नुभएको छ उहाँको एसएमएस मैले अघि नै पढिसकेको छु उहाँले लेख्नु भएको छ अर्को एउटा कुरा सोध्न बिर्सेछु सोध्छु है हाम्रो मेनुका दिएर आशादी कता हराउनु भएको हो उहाँहरू जसरी तपाईँहरू नरहनु है जसरी तपाईँहरू नहराउनु है दादा ओके दादा good night and happy Dashain love you miss you Sarowar whole युनिटको लागि म एफएम प्रेमी अन्जु हो नरिसाउनु है दा दुईचोटि गरेँ भन्नुभएको छ अन्जुजी तपाईँको यति माया छ यो माया छ माया गर्दा पनि कोही मान्छे रिसाउँछ होला र धेरै धेरै धन्यवाद छ मेनुकाजी र आशादी उहाँहरू दुवैजना अहिले एफएमभन्दा टाढा हुनुहुन्छ हाम्रै साथमा हुनुहुन्छ साथमा त तर जे होस् एफएममा अहिले हुनुहुन्न तपाईँले यो जानकारी गराएँ र तपाईँलाई बाचा त कसरी गरौँ अन्जुजी सदैव तपाईँको साथ नछोड्ने अपेक्षा गर्छु सायद मुटुदेखि मुटुसम्म र बितेका पलहरू सन्चै हुनुहुन्छ यी तिनवटा कार्यक्रमहरूबाट म जहाँ भए पनि तपाईँको निकट हुनेछु मलाई आशा छ बाँकी त भविष्यको खेल कसले देखेको छ र होइन धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नु भएको छ हाई दादा खाना खानुभयो त ह्याप्पी दसैँ छ ल म नामठारबाट छुच्ची काली सम्झना तामाङ मलाई हरपल मिस गर्ने मुटुको धड्कन यसलाई मिठो माया मिठो सम्झना लभ यु भन्न चाहन्छु ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि उहाँले एसएमएस अर्को पनि गर्नुभएको थियो कि जस्तो लाग्यो लेख्नु भएको छ त्यही लेख्नु भएको छ उहाँले धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अभिवादन दाजु आज नवरात्रिको पहिलो दिन देवी शैलपुत्रीले शैलपुत्रीले भन्नुभएको शैलपुत्रीले सत्यको बिजारोपण गर्दै भत्का भक्तहरूको रक्षा गर्ने दिन शुभकामना छ दाजु हजुरलाई असत्यमाथि हजुरको जित होस् र मेरो मनको मान्छेलाई पनि मिठो माया र सम्झना भनिदिनु न ल दादा मि पुरानो सदरमुखाबाट sis Kusum okay good night दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि कुसुमजी सम्झिरहेको छु र कुसुमजीले आफ्नो मान्छेलाई माया र सम्झना भनिदिनु होला भन्नुभएको छ मलाई थाहा छ अवश्य पनि उहाँले कार्यक्रम सुनिरहनु भएको छ कुसुमजीले तपाईँलाई धेरै सम्झनु भएको छ लाइ त साथी एसएमएस गरिहाल्नु होला फोन पनि गरिहाल्नु होला तपाईँले फोन गर्नु गर्नु भएन छ भने चाहिँ म पनि रिसाउँछु नि तपाईँसँग फेरि धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि कुसुमजी अर्को एसएमएस गर्नुभएको छ मी दिपा जयसवाल फ्रम रौतहट गौरबाट happy Dashain for all of my friend and for you also दादा and my husband Raja Jaiswal I miss you a lot भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि र तपाईँको एसएमएस यसरी नै आइरहोस् खुसी लाग्छ तपाईँले टाढा रहेर पनि हामीलाई सम्झनुहुन्छ दिपाजी धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्रजी इट्स मी चन्द्रबल भैँसे छ किसिडीबाट बे हल्का बिसन्चो भएको हुँदा उनीलाई कल एन्ड एसएमएस गर्न सकिनँ सोसरी भन्न चाहन्छु उनीलाई एन्ड चन्द्रजी युलाई पनि get well soon and happy Dashain for you all good night भन्नुभएको छ तपाईँलाई पनि हाम्रो तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना यतिखेर अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ अनि हुनुहुन्छ नि म गणेश रेग्मी आहा म गणेश रेग्मी गढी पाँचबाट आहा धेरै सुने मायाको कुरा अनि एउटा कुरा सोध्न मन लाग्यो यो माया कसरी लागिन्छ हो वाट इज लभ भन्नुभएको छ अब यो प्रश्नको जवाब चाहिँ गाह्रै छ <laughs> दादा किन गर्छन् मान्छे मायाको माया बेकार मुटु दुखाउन आफन्तको साथ साथ निष्ठुरीको लागि घात पाउन भन्नुभएको छ अब यो किन गर्छन् है उहाँले अगाडि पनि लेख्नु भएको छ यो उहाँले लेख्नु भएको छ अलिकति मैले बुझिनँ छु यो जेनेरेसनमा जेनेरेसनमा लेख्नु भएको होला उहाँले यो जेनेरेसनमा माया मान्छेको कुन रूपमा सोधौँ सार्नु साटौँ सार्न पाएको छ भन्नुभएको छ न माया त चप्पल जस्तै फिर्छ न किन फिर्छ किन यसलाई नै लभ यानि माया भनिन्छ न किन एउटैसँग रमाएर रमाउन सक्दैन के यसरी नै यसरी नै गर्दा कुन रूपमा जाँदैछ किन किन दादा के यो पनि माया हो र भन्नुभएको छ साँचो मायाको पनि अर्थ हुन एउटा धोका पाएको हुन्छ अनि अर्को पहिलो फर्स्ट टाइममा माया लागेको हुन्छ उसलाई पहिले धोका खाएको सम्झिन्छ र उसैले पनि छोडिजान्छ भन्ने भन्नुभएको छ उहाँले धेरै मायाको कुराहरू लेख्नु भएको छ अलिअलि बुझ्न सकिनँ अलिअलि गलत पढेको भए धेरै माफ गर्न गरिदिनु होला मलाई चाहिँ तपाईँले गणेशजी र माया किन लाइन्छ कसरी लाइन्छ यसको जवाब अन्नोन एकदमै अज्ञात छ तर जे होस् एउटा कुरा चाहिँ ध्रुव सत्य कुरा के हो भन्दाखेरि जसले तपाईँलाई माया गर्छ उसलाई अभियसली माया लाग्छ तर जसले तपाईँलाई घृणा गर्छ उसको पनि माया तपाईँलाई लाग्छ म यति मात्र भन्छु धेरै धेरै धन्यवाद छ साथीहरूले एसएमएस नगर्नु होला भनेको सुटुक्क गर्नुहुन्छ कम बाठो हुनुहुन्छ <laughs> अर्को एसएमएस गर्नुभएको छ अह मुस्कान शर्मिलाजीले उहाँले लेख्नु भएको छ मायामा धोका भए हाँस्ने बानी सिक्नु साथी कुनैले चोट पुर्याए आत्महत्या नगर्नु साथी एउटैले छोड्दा लेखेको छैन भाग्यमा हाम्रो साथी एउटा त जन्मेको होला कुनै त्यही जिन्दगी हुन्छ साथी भन्नुभएको छ सही कुरा हो एकदमै त्यसैले यो आत्महत्या गर्नेतिर चाहिँ कसैले नसोचौँ धेरै कुराहरू लेख्नु भएको छ उहाँले अगाडि पनि लेख्नु भएको छ मुटुभित्र बस्ने भए चोखो माया गर्नु तिमी झुटो माया गर्ने भए मेरो सामु नआउ तिमी माया कुनै खेलाउन होइन खेलाउन नसम्झिनु तिमी मायामा विश्वास गर विश्वास नै मायाको साथ हो मुटुमा बस्दा दुखाउने चोट नदिनु तिमी भन्नुभएको छ यो कालो रातमा दुःख गरेर भए पनि एउटा मुटुको माया दुःख कष्ट धोका हाँसी खुसीका भावनाहरूलाई सबैको माझमा राख्नुभएको छ चन्द्र दादा एकदमै खुसी छु भोइस अलि बिग्रे पनि राम्रै लागेको छ खुसी लागेको छ दादा भोइस बिग्रे पनि साथ र माया एकदमै छ सबै श्रोताहरूको चन्द्र दादा भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसे साथबाट विमला स्याङतन मेरो सन्देश भन्नुपर्दा अल फ्रेन्डलाई miss you so much and युलाई पनि दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि आजको लागि अन्तिम एसएमएस पढ्छु म लेख्नु भएको छ दादा सरी दुईचोटि एसएमएस गर्नु पऱ्यो दादा तपाईँलाई ह्याप्पी दसैँ भन्नै बिर्सेछु दादा सो सरी दादा एन्ड अल फ्रेन्डलाई पनि भन्न चाहन्छु मि उषा योन्जन माइन्ड नगर्नु है दादा सरी दुईचोटि एसएमएसको लागि छ माइन्ड गर्दिनँ थ्याङ्क सो मच तपाईँको सबै एसएमएसहरू पढाएर पढेर सकेँ तपाईँका सन्देशहरू तपाईँको आफन्तसम्म पुर्याउन सकेँ त्यो नै मेरो लागि खुसीको कुरा हो आज ज जसले एसएमएस गर्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज जसले कमेन्ट गर्नुभयो तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद त्यसै मलाई यो आवाजलाई सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री